मेरो यो नयनमा देऊ तिमी रुखो यो बदनमा नतर पायो मनलाई पीडा बढ्छ झन् तिमी आइदेऊ प्रियसी पास देऊ मलाई तिम्रो त्यो हृदयमा डुम्न देऊ मलाई कोमल तिम्रो उठमा नत्र पायो मनलाई पीडा वर्ष छन् तिमी आइदेऊ प्रियसी छन् यहाँ आत्माहरू चाहना तिम्रै लिएर छन् यहाँ बर्सिदेऊ तिमी मेरो यो नयनमा बर्सिदेऊ तिमी रुको यो बदनमा नतड पा मलाई तिम्रो त्यो हृदयमा चुम्न देऊ मलाई कोमल तिम्रै ओठमा न तडपायो मन